उत्पत्तिको पुस्तक अध्याय उन्नाइस सदोममा दुई स्वर्गदूतहरू साँझमा ती दुई स्वर्गदूतहरू सदोममा आए त्यसबेला लोत सदोमको मूल ढोकामा बसिरहेका थिए उनीहरूलाई देखेर लोत भेट गर्न उठे र भुइँसम्म निहुरेर दण्डवत गरी भने हजुर कृपा गरी आफ्नो दासको घरमा पाल्नुहोस् र त्यही रात बिताउनुहोस् तपाईँहरू आफ्ना पाउ धुनुहोस् र बिहान सबेरे उठेर जानुहोस् उनीहरूले भने अह हामी बाहिर चोकमा नै सुत्नेछौ तिनले उनीहरूलाई ज्यादै ढिपी लाएर बिन्ती गरे यसैले उनीहरू तिनको साथ लागेर तिनको घरमा गए तिनले उनीहरूलाई भोज दिए र खमेर नहालेको रोटी बनाएर उनीहरूका सामुन्ने राखिदिए र उनीहरूले खाए उनीहरू सुत्न अघि सदम शहरका के युवक के बुढा एउटै पनि नछोडी जम्मै मानिसहरू आएर लोतको घर रिङ्गै घेरे तिनीहरूले लोतलाई बोलाएर भने बेलुकी तिमी कहाँ आएका मानिसहरू कहाँ छन् उनीहरूलाई यहाँ बाहिर हामी कहाँ ल्याऊ र हामी उनीहरूसँग भोग गरौं लोत ढोका बाहिर तिनीहरू कहाँ गएर ढोका चाहिँ आफ्नो पछिल्तिर थुनिदिए र तिनीहरूलाई भने हे मेरा दाजुभाइ हो कृपा गरी यस्तो दुष्ट काम नगर्नुहोस् कुनै मानिससित सहवास नभएका मेरा दुई छोरीहरू छन् बरु म तिनीहरूलाई नै तपाईँहरूका बाहिर ल्याइदिनेछु तपाईँहरूको इच्छा अनुसार तिनीहरूसित व्यवहार गर्नुहोस् तर यी मानिसहरूलाई केही नगर्नुहोस् किनकि उनीहरू मेरो छानामुनि आएका मेरा पाहुना हुन् तर तिनीहरूले भने पछि हट अनि तिनीहरूले भने हामीसँग बसोबास गर्न आएको यो मानिस अब हाम्रो न्यायकर्ता हुन खोज्दो रहेछ अब उनीहरूलाई भन्दा त तँलाई हामी नराम्रो व्यवहार गर्नेछौं तब तिनीहरूले लोतलाई घचेटे र ढोका फोर्नलाई अघि बढे तर भित्रका ती दुई मानिसहरूले आफ्ना हात बढाएर लोतलाई तानी आफू कहाँ घरभित्र हुले र ढोका थुनिदिए र उनीहरूले घरका ढोका ढोकानेर भएका साना ठूला जम्मै मानिसहरूलाई अन्धा पानी दिए तब ती मानिसहरूले ढोका भेट्टाउन सकेनन् सदोम र गमोराको विनाश ती दुई मानिसहरूले लोतलाई भने तिमीसँग यहाँ अरू कोही छन् ज्वाइकी छोराछोरीहरू अथवा शहरमा तिम्रा अरू जो भए पनि तिनीहरूलाई लिएर यस ठाउँबाट निस्केर जाऊ किनकि हामी यस ठाउँलाई नष्ट पार्नेछौ किनकि यहाँका मानिसहरूका विरूद्धमा उठेको आवाज परमप्रभुको अघि यति ठूलो भएको छ कि यस सहरलाई सर्वनाश गर्न परमप्रभुले हामीलाई पठाउनु भएको छ यसै कारण आफ्ना छोरीहरूलाई विवाह गर्न मागेका ज्वाइहरूका गएर लोधले भने उठ यस ठाउँबाट गइहाल किनकि परमप्रभुले यस सहर नष्ट पार्नुहुनेछ तर ज्वाइहरूलाई त तिनले ठट्टा गरे जस्तो लाग्यो यसैले उज्यालो हुन लाग्दा ती दूतहरूले लोतलाई यसो भनेर आतुरी लाए उठ तिम्री पत्नी र यहाँ भएका तिम्रा दुई छोरीहरूलाई लिएर गइहाल नत्र बता यस सहरले पाउने सजायमा तिमी पनि भस्म हुनेछौ जब तिनले आटाल गरिरहे तब ती मानिसहरूले तिनका तिनकी पत्नीका र दुवै छोरीहरूका हात समातेर सहर बाहिर ल्याए किनकि परमप्रभुको दया तिनीहरूमाथि थियो तिनीहरूलाई बाहिर ल्याउँदा उनीहरूमा एकजनाले भने आफ्नो ज्यान जोगाउनलाई भाग फर्केर पछाडि नहेर र बेसीमा कतै पनि नअिनु बरु पहाड़तिर भाग नत्र बता तिमीहरू भस्म हुनेछौ तब लोतले उनीहरूलाई भने हजुर हो त्यसो नहोस् हेर्नुहोस् तपाईँहरूको अनुग्रह पाएको छु र मेरो प्राण बचाएर तपाईँहरूले मलाई ठूलो करुणा देखाउनु भएको छ म पहाड़तिर भाग्न सक्दिनँ नत्रब त यस विपत्तिमा परेर म मर्नेछु हेर्नुहोस् ऊ त्यो सहर भाग्नलाई नजिकै छ र त्यो सानो पनि छ मलाई त्यही नै भाग्न दिनुहोस् त्यो साह्रै सानो छैन र त्यहाँ गए मेरो प्राण बाँच्ला उनले तिनलाई भने हेर यस विषयमा मैले तेरो बिन्ती ग्रहण गरे तैले भनेको सहरलाई चाहिँ म भस्म गर्ने छैन चाँडो गरेर त्यही नै भागिजा किनकि त त्यहाँ नपुगुन्जेल म केही गर्न सक्दिनँ यसैले त्यो सहरको नाउँ सोअर राखियो लोत स्वरमा पुग्दा सूर्य उदाइसकेको थियो तब परमप्रभुले सदुम र गमोरामाथि आकाशबाट आगो र गन्धक वर्षाउनुभयो यसरी उहाँले ती सहरहरू र जम्मै बेसी र सहरका सबै बासिन्दाहरू र जमिनमा उम्रेका सबै थोक सर्वनाश गरिदिनुभयो तर लोतकी पत्नीले पछाडि फर्केर हेरिन् र तिनी नुनको थाम भइहालिन् अब्राहम सबेरे उठेर तिनी परमप्रभुको सामु उभिएको ठाउँमा गए तिनले तल सदोम गमोरा र बेसीका सबै जग्गातिर हेरे र त्यस ठाउँबाट धुवाँ भट्टीको धुवाँ जस्तै मासतिर उठिरहेको तिनले देखे यसरी बेसीका शहरहरू सर्वनाश गर्नुहुँदा परमेश्वरले अबरामलाई सम्झनुभयो लोत बसेको शहरलाई उहाँले नष्ट पार्नुहुँदा त्यस सर्वनाशको बीचबाट लोतलाई निकाल्नुभयो लोत र तिनका छोरीहरू लोत स्वरबाट निस्केर आफ्ना दुवै छोरीहरूका साथमा पहाड़मा गएर बस्न लागे किनकि स्वरमा बस्न तिनी डराए तिनी आफ्ना दुवै छोरीहरू एउटा ओडारमा बस्न लागे एक दिन जेठीले कान्छीलाई भनी हाम्रा बाबु वृद्ध हुनुभएको छ र पृथ्वीको रीति बमोजिम हामी कहाँ आउने पृथ्वीमा कुनै मानिस छैन यसैले अब हामी आफ्ना बाबुलाई मद खुवाएर उहाँसित सुताउँ र आफ्ना पिताबाट सन्तान खडा गरौं त्यसै राति ती दुवैले आफ्ना पितालाई दाखमत खुवाए र जेठी चाहिँ आफ्ना पिता कहाँ गएर सुती त्यो सुत्न आएकी र उठेर गए कि लोतलाई केही अत्तोपत्तो भएन भोलिपल्ट जेठीले कान्छीलाई भनी हेर हिजो राति म बाबुसित सुते आज पनि उहाँलाई मद खुवाऊ र तँ गएर उहाँसित सुत र हामी आफ्ना पिताबाट सन्तान खडा गरौं यसरी तिनीहरूले त्यस राति पनि आफ्ना पितालाई दाखमत खुवाए र कान्छी चाहिँ गएर उहाँसित सुती त्यो सुत्न आएकी र उठेर गएकी लोतलाई केही थाहै भएन यसरी लोतका दुवै छोरीहरू आफ्ना पिताबाट गर्भवती भए तब जेठीले एउटा छोरो जन्माए र उसले त्यसको नाउँ मुआब राखी हिजो आजका मोआबीहरूका पुर्खा यिनी हुन् कान्छीले पनि एउटा छोरा जन्माए र उसले त्यसको नाउँ बेनअमी राखी हिजो आजका अम्मुनीहरूका पुर्खा यिनी हुन्